सेन्टर रत्नगर दुई मेन रोड चौक चितवन अहिले मध्याहको बाह्र बज्यो अहिले मध्याहको बाह्र बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हाड जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउन अधिकतम प्रयास भइरहेको कांग्रेस सभापति कोइरालाको भनाई कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज सकिँदै चुनाव विरोधी अभियानमा रहेका नेकपा माओवादी सहितको मोर्चाको बैठक आज एकीकृत माओवादी पार्टीले चुनावी अभियान आजैदेखि शुरू गर्दै सुर्खेतको काँक्रेबिहारमा बुद्धको मूर्ति स्थापना गर्न नदिएको विरोधमा आदिवासी जनजातिद्वारा सिंहदरबार घेराउ बर्ड फ्लूको संक्रमण बढ़ेपछि भक्तपुरमा पंक्षीजन्य पदार्थ ओसार पसारमा कडाई पाकिस्तानमा राष्ट्रपति चयनका लागि आज चुनाव हुँदै नाइजेरियामा विस्फोट हुँदा दसजनाको मृत्यु र सोह्र वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलको पारी का लागि आज नेपाल र भारत दुईले आइसिसी विश्वकप क्रिकेट दुई हजार पन्ध्रको खेल तालिका सार्थ होलियाको चौफेरी र टेपरीका बाढ़ी पीड़ितलाई भेट्न सभापति कोइराला त्यहाँ पुग्नु भएको हो खुसी जीवन सुखी परिवार सुनौलो भविष्य र सुरक्षित बचतको लागि विश्वासिलो आधार एभरेस्ट ब्याङ्क लिमिटेड अब नारायणगढ हुँदै पूर्वी चितवनको पर्सा बजारमा पनि एभरेस्ट ब्याङ्क लिमिटेडमा रु एक सयमा खाता खोल्नुहोस् र एटिएम कार्ड सुत्तीमा लिनुहोस् ब्याङ्कका विशेषताहरू भारतमा दुःखले कमाएको पैसा पन्जाब नेसनल ब्याङ्क मार्फत सजिलै र सुरक्षित रूपमा तपाईँको आफ्नो खातामा जम्मा गर्न सकिने साथै संसारभरिबाट एभरेज रेमिट मार्फत पठाएको रकम सजिलै भुक्तानी पाइने साथमा भारत पैसा पठाउन सकिने देशभरका एभरेज ब्याङ्कको पचासवटा शाखा मार्फत सजिलै रकम पठाउन र जम्मा गर्न सकिने सर्वसुलभ दरमा घर कर्जा शैक्षिक व्यवसायिक लगायत कृषि कर्जा अत्याधुनिक SMS banking e banking locker सुविधा एवं मोबाइलमा रिचार्ज गर्न सकिने सम्पर्क एभरेज ब्याङ्क लिमिटेड खैरोहनी चार पर्सा चौबिस कोटी चोक फोन शून्य छपन्न पाँच बयासी नौ सय साठी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हटले जानकारी दिनुभयो प्रशिक्षण कार्यक्रममा सबै जिल्लाबाट आएका पार्टी तथा भातृ संस्थाका प्रतिनिधि गरी तीन सय बढ़ीको सहभागिता रहेको छ नेपाली कांग्रेसका महामन्त्री प्रकाश मान सिंहले नेकपा माओवादी सहित सन्तुष्ट दलहरू निर्वाचनमा सहभागी नभए पनि तोकिएकै मितिमा चुनाव हुने दावी गर्नुभएको छ आफ्नै निवास चक्सीबारीमा आज बिहान पत्रकारहरूसँग कुरा गर्दै संवैधानिक र राजनैतिक शून्यताको निकास दिन पनि निर्वाचन अपरिहार्य रहेको उहाँले दावी गर्नुभयो महामन्त्री सिंहले संविधान सभाबाट संविधान जारी नभएसम्म आन्दोलनका उपलब्धिहरू संस्थागत हुन नसक्ने दावी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र यस राजनैतिक स्थायित्वका लागि निर्वाचन अपरिहार्य रहेको बताउनुभयो संविधान सभाको आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने दावी गर्दै महामन्त्री सिंहले लोकतान्त्रिक संविधान गर्न पनि कांग्रेस पहिलो पार्टी बन्नु जरूरी रहेको उल्लेख गर्नुभयो सुर्खेतको काँक्रे बिहार आन्दोलन सरकार समितिले आज सिंहदरबार घेराउ गरेका छन् सुर्खेतको काँक्रे बिहारमा बुद्धमूर्ति राख्न नदिएको भन्दै आन्दोलित बनेको समितिले आज बिहान नौ बजेदेखि एघार बजेसम्म दुई घण्टा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गरेको हो उनीहरूले पद्मदय र भद्रकालीमा भेला भई विरोध सभा गरेका छन् समितिको आन्दोलनका कारण राजधानीको सवारी आवागमन अस्तव्यस्त बनेको ट्राफिक प्रहरीले जनाएको छ यसअघि हिजो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको थियो तर नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमार कुमारले भने मन्त्री परिषदको बैठक बसेर निर्णय नभएसम्म आन्दोलन नरोक्ने जानकारी दिनुभयो सुर्खेतको काँक्रे विहारमा बुद्धमूर्ति राख्न नदिएको भन्दै जनजाति महासंघको नेतृत्वमा काँक्रे विहार सरकार समितिले संघर्षको कार्यक्रम गर्दै आएको छ आज सुर्खेत स्थित जिल्ला प्रशासनमा पनि धरना दिएको महासंघले बताएको छ सरकारले धार्मिक सहिष्णुता बिथुल्न खोजेको भन्दै सरकार समितिले साउन सात गतेदेखि बाह्र गतेसम्म प्रथम चरणका आन्दोलनका कार्यक्रम गरिसकेको छ नेकपा माओवादी नेतृत्वको मोर्चाको बैठक आज बस्ने भएको छ चुनाव बहिष्कारको अभियानमा लागेको मोर्चाले थप रणनीति बनाउन बैठक बस्न लागेको हो माओवादीको कार्यालय बुद्धनगरमा दिउँसो बस्ने बैठकले मंगिर चार गतेका लागि तय भएको संविधान सभा चुनावलाई विफल बनाउने रणनीति तय गर्ने माओवादीका सचिव देव गुरूङले जानकारी दिनुभयो त्यसैगरी चुनावको विपक्षमा रहेका संघीय समाजवादी र मधेसी जनअधिकार फोरम नेतृत्वको मोर्चासँग कसरी सहकार्य गरेर अगाडि बढ़ने भन्ने विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ एकीकृत नेकपा माओवादीले आजदेखि निर्वाचन अभियान शुरू गर्दैछ संविधान सभाको निर्वाचनका लागि उसले आजदेखि पन्ध्र दिने अभियान शुरू गर्न लागेको हो देशका दुई सय चालिस निर्वाचन क्षेत्रमा एकसाथ अभियान शुरू गरिने एकीकृत अभियानका क्रममा माओवादीले सबै जिल्लाका निर्वाचन क्षेत्रमा कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचारीको स्मृति सभा गर्ने पनि तय गरेको छ पहिचान सहितको संहिता संहिता सहितको संविधान दोस्रो संविधान सभा चुनावका लागि जनसम्बन्ध अभियान भन्ने मूल नारा सहित शुरू हुने चुनावी अभियान भदौ दश गतिसम्म चल्ने एकीकृत माओवादीले जनाएको छ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज अमेरिका जाँदै हुनुहुन्छ कतार एयरवेजको नियमित उडानबाट आज राति एघार बजे खनाल अमेरिका प्रस्थान गर्ने कार्यक्रम तय भएको एमाले जनाएको छ अध्यक्ष खनालले अमेरिका स्थित ओभरसिज नेपाली फोरमद्वारा आयोजित अमेरिका स्तरीय प्रथम सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ त्यसै गरी संयुक्त राष्ट्र संघका महासचिव वान कि मूनसँग पनि संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा अगस्त एक तारीकमा भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको बताइएको छ अध्यक्ष खनालको साथमा एमालेका केन्द्रीय सदस्य भीम रावल पार्टीका केन्द्रीय सम्पर्क समन्वय कमिटिका सचिव भीष्म अधिकारी र खनालका स्वकीय सचिव रामबाबु अधिकारी पनि अमेरिका जानुहुनेछ खनालको अमेरिका भ्रमण साउन पच्चीस गतेसम्मका लागि भएको एमाले जनाएको छ दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्र साप्टाको सहसचिव स्तरीय बैठक आजदेखि काठमाडौँमा शुरू हुँदैछ तीन दिनसम्म चल्ने बैठकमा सदस्य राष्ट्रहरूबीच संवेदनशील सूचीका वस्तु कम गर्ने र गैर भन्सार अवरोध हटाउने बारे छलफल हुने बताइएको छ बैठक तीन दिनसम्म बस्नेछ सार्क मुलुकको व्यापार सहजीकरण गर्ने क्षेत्रीय संगठनका रूपमा रहेको साप्टाको बैठक तीन दिनसम्म चल्ने बताइएको छ आज साउन पन्ध्र गते नेपालीहरूको सांस्कृतिक परम्परा अनुसार खीर खाएर मनाइदेछ कृषि प्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने चलन चलेको हो खेतीपातीको काम सकेपछि मिठो खानेकुरा तत्कालीन समयमा खीर भएकाले यो चलन बसेको संस्कृतिविदहरूले बताए पनि कहिलेदेखि शुरू भएको भन्ने बारे पनि प्रश्न बन्न सकेका छैनन् आज खीर खाने दिन भएकाले बजारमा दूधको माग बढ़ेको छ अघि पछिको तुलनामा आज दोबर दूध बिक्री भएको दुग्ध व्यापारीहरूले बताएका छन् उपत्यकामा आज साउन पन्ध्रमा खीर खाने भनिए पनि देशका विभिन्न भागमा पनि साउन महिनाभरि एक दिन खीर खानुपर्छ भन्ने मान्यता रहेको छ अखिल नेपाल वैदेशिक रोजगार पीड़ित तथा परामर्श संघले एकीकृत माओवादीका कार्यकर्ताहरूले आफ्नो कार्यालय कब्जा गरेको आरोप लगाएको छ संघले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी एकीकृत माओवादीका कार्यकर्ताले कार्यालय कब्जा गरेको आरोप लगाएको हो आफूले कम्पनी दर्ता गरेको तथा निरन्तर रूपमा कार्यालयको कर तिर्दै आए पनि पछिल्लो समय आफ्नो कार्यालय कब्जा भएको संघका अध्यक्ष दीपक राउतले दावी गर्नुभयो राउतले आफूले यस विषयमा पटक पटक प्रहरी समक्ष उजुरी गर्दा पनि कुनै सम्बोधन नभएको गुनासो गर्नुभयो उपत्यकामा बर्ड फ्लूको संक्रमण बढ़ेपछि भक्तपुर जिल्लामा पंक्षी तथा जन्य पदार्थको ओसार पसारमा कड़ाई गरिएको छ पछिल्लो समय काठमाडौँका तथा भक्तपुरका केही फार्महरूमा बर्ड फ्लू भएको पुष्टि भएपछि व्यवसायीहरूले लुकीछिपी कुखुरा बजारमा पुर्याएका थिए भक्तपुरको पश्चिमतर्फ मनोहरा पुल पेप्सीकोलाबाट सानो थिमी छिर्ने नाका पूर्वमा काभ्रे जाने सांगा नाका जगाती ताथली हुँदै काभ्रेको नाला जाने नाका र प्रहरीका सबै वृत्त प्रहरी प्रभाग इकाइले पन्छी र पन्छी जन्ने पदार्थ ओसार पसारमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ प्रहरीले हिजोदेखि मुख्य मुख्य नाकामा छुट्टै प्रहरी पोस्ट नै राखेर चौविसै घण्टा निगरानी बढ़ाएको छ चितवनको माडीमा फेरि हात्ती आतंक शुरू भएको छ माडी गदी गाविसको अमेलियामा गैराती आएको जंगल